पिचिनो पाउमा पाउ पोष दिलमा उनकै फुल राखे कसलाई दिने दोष पाहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दै नदेखि पटुकीमा खुकुरी छछड्के कुन दैव लाग्यो मलाई लाग्यो नजर करके आँखा मेरो हेरिरहन्छ नौ डाँडा पारी फर्कने त आशै छैन गयो माया मारी पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी छुट्यो हजुर रोक्दैन रोकी गयो माया देख्दै नदेखि छुट्यो हजुर रोक्दै रोकी म कसैलाई दुःख दिनको निम्ति यो संसारमा आएको होइन सबैको जीवनमा खुसी छाओस् भन्ने कामना गर्ने गर्छु आफ्नो जीवन पनि त्यस्तै खुसीका साथ अगाडि बढाउन चाहन्छु किनकि म जीवनको परिभाषा दिँदा जीवनलाई खुसीको अर्को नाम भन्न रुचाउँछु तर त्यही खुसीका लागि अहिले यताउता भौतारिरहेको हुन्छु छटपटाइरहेको हुन्छु पानी बिनाको माछासरी किनकि जहाँ पानी छ माछा पनि त्यही बाँच्दछ र उसको बाँच्नुको अर्थ त्यही हुन्छ मैले पानीसँग तुलना गरेँ एउटा सम्वेकको त्यो खुसीको म गलत भएको छु भने मलाई माफ गर्नुहोला अब त कस्तो जिन्दगी बाँचिरहेको छु मैले त्यो समेत मलाई थाहा छैन कृत्रिम हाँसो र कृत्रिम मुस्कान सबैलाई बचाउन सजिलो भएको छ मेरो किनकि बाहिर जे देखिन्छु त्योभन्दा धेरै फरक जीवन म बाँचिरहेको छु मैले भोगेको जीवन अरूको भन्दा फरक नहोला सायद त्यो अर्कै कुरा हो तर अरूले बुझ्ने तरिका फरक हुन सक्छ मैले त त्यस्तो जीवन बाँचेको छैन मेरो नाम सुमन थपलिया साधु बाटोमा बस्छु पुर्ख्यौली घर त दोलखा जिल्लामा पर्छ तर कुन गाउँ थाहा छैन किनकि मैले मेरी आमासँग मात्र जीवन अगाडि बढाएको छु बुबाको अनुहार समेत मलाई थाहा छैन हामीलाई घरबाट निकालिएको रे आमाले भन्नुभएको अर्काको घरमा भाँडा मोलेर आमाले मलाई हुर्काउनु भयो पढाउनु भयो बढाउनु भयो अहिले पढाइ पनि राम्ररी अगाडि बढिरहेको छ केही सिक्ने मौका पाएको छु केही बुझ्ने अवसर पाएको छु जीवनमा थोरै भए पनि खुसी पाएको छु एउटा मुटु थियो धोका को आफूलाई बराबर छ पानी बराबर छ Don't. समा दिने देने हर को मुटू running your fingers through tangle-free hair. Sunsilk. सोचे अनुरूप त्यो महिलाहरूले त्यस्तो वातावरण पाइसकेका छैन महिलाहरूलाई शिक्षा चाहियो रोजगार चाहियो हिरो को, मेरो कथा मेरो गीत खुसी त्यहाँ हुन्छ जहाँ हरेक कुराको सन्तुलन हुन्छ सन्तुलन नै नभएको जीवनमा कस्तो खुसी हुन्छ कसले पाउन सक्छ सन्तुलन नभएको जीवनमा खुसी त्यही कुनै दिन कसैको आगमनले सँगै ल्याएको खुसी अहिले भने हराएको छ एउटा सुन्दर फुलबाट बाँच्न हराए जस्तो गरी कोही किन आउँछ अरूको जीवन बिथोल्न जस्तो लाग्छ तर यसमा दोष त्यो व्यक्तिको पनि छैन गल्ती मेरै हो जस्तो लाग्छ किनकि त्यहाँ पहिलो पटक भएको चिनाजाना नै मेरो तर्फबाट भएको थियो मैले गर्दा उनलाई कैयौं रात निन्द्रा परेन रे अब उनी मलाई सहयोग गर्न पनि सक्दिनन् किनकि म अहिले पहिले भन्दा धेरै नै पीडित छु एक्लो भएको छु एक्लो नभएर पनि किन यस्तो सोच आयो मेरो मनमा मलाई थाहा छैन जीवनमा परिवर्तन कति आउने रहेछन् कति उतार चढावपछि मान्छेले सिक्ने रहेछ तर सिकिसकेपछि भने मन बुझाउन धेरै गाह्रो हुने रहेछ अहिले त झन् आमा पनि हुनुहुन्न मेरी आमा यस्तै भोक भोकै काम गरेर मलाई त हुर्काउनु भयो धेरै दुःख र कष्टमा हुर्के पनि मलाई त्यसको अनुभव समेत गर्न दिनुभएको थिएन मेरी आमाले जसले गर्दा मैले बाहिरी वातावरणमा सबैलाई आफू जस्तै ठानेर व्यवहार गर्न थालेँ त्यही मेरो सबैसँग चाँडै नै मिल्न सक्ने व्यवहारले गर्दा बनेका मेरा धेरै साथीहरूको माझमा उनले मसँग झनै नजिकको व्यवहार गर्न थालिन् मान्छेको मन त हो नि जसले नजिकको व्यवहार गर्यो उसैसँग बढी नजिक हुन्छ तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा यो सुनसान भइसकेको थियो बाटो सुनसान भइसकेको थियो जुन बिलाएर गइसकेको थियो जुन बिलाएर गइसकेको थियो बिस्तारै हिँडेको कोही साथमा तिमीलाई देखेर पाइला त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा बोलाउन हुँदैन थियो बोलाउ बोलाउन हुँदैन थियो भुलु भने यो मनले दिँदैन थियो भुलु भने यो मनले दिँदैन थियो भै चलो चलाइ एक्लो रातमा तिमीलाई देखेर मोटो त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा उनीसँग म यति नजिक भए कि उनले मेरो जीवनमा मेरा लागि यति सहयोग गरिन् कि मैले कहिल्यै आफूलाई एक्लो महसुस गर्नै परेन तर अहिले यो भन्दा पनि मलाई अप्ठ्यारो भइरहेछ अहिले म नितान्त एक्लो बनेको छु एउटा गीत छ जसका शब्द शब्दमा मान्छेलाई स्वार्थी भनिएको छ तर सत्य प्रमाणका साथमा त्यही गीत कहिलेकाहीँ बज्दा मलाई त्यो गीतले मेरो अतीतसम्म तानेर लैजान्छ आखिर जन्मिँदा हामी जसरी एक्लै आएका छौँ मर्दा पनि हामीले कसैलाई सँगै लैजाँदैनौँ वास्तवमा मान्छे स्वार्थपूर्ण खेल खेल्नका लागि जन्मेको रहेछ जस्तो लाग्छ जहाँ मैले कुनै स्वार्थका खेलहरू कहिल्यै खेल्न जान्दै जानिन त्यसैले म पछि परे अरूभन्दा मेरी आमा बित्नु भएको पनि आज वर्षौँ भइसक्यो तबदेखि मेरो यो दुनियाँमा कोही पनि छैन पढ्छु आफ्नै लागि कमाउँछु आफ्नै लागि वर्तमान त बिथोलियो नै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 Honda ko मेरो कथा मेरो गीत आमा बित्नु भएको वर्ष उनले मसँग गरेको व्यवहारले कहिल्यै यो भन्दैन कि उनी मबाट यति टाढा हुन्छन् तर लेखेको मात्र पाइन्छ देखेको पाइँदैन यो संसारमा भन्ने कुरा मैले बिर्सिरहेको रहेछु सायद त्यसैले आज त्यही भोगिरहेको छु उनी अचानक मेरो सम्पर्कबाट हराइन् मसँग बोल्दा पनि उनको बोल्ने शैली फेरिन थाल्यो उनलाई घरबाट दबाब आएको कुरा उनले मलाई तब मात्र बताइन् जब मैले बाध्य भएर उनलाई प्रश्न गरेँ उनको परिवारको र मेरो आमदानीको तह मिल्दैन रे उनी सधैँ सुखमा हुर्केकी रे उनले यस्तो बदलिएको भाषामा कहिल्यै मसँग बोलेकी थिएनन् तर उनलाई परिवारले मेरो बारेमा सबै कुरा बुझिसकेपछि भने मसँग भेट्न बन्द गराउनको लागि घरबाट निस्किन नदिएको कुरा बताइन् त्यही फरक शैलीमा तर मैले उनलाई अन्यथा सोच्ने भन्दा पनि एउटा विश्वास मनमा लिएर उनीसँग आफ्ना कुनै पनि व्यवस्था नलुकाइकन व्यवहार गरे तर उनले त्यो मेरो व्यवहारको कुनै पनि पल राम्रो प्रतिक्रिया दिन छोडिन् जसले गर्दा म कसैसँग पनि बोल्न डराउने हुन थाले कहिले कोही नचिनेको मान्छे देख्दा पनि झस्किन थाले एउटा अर्को साथी थियो मेरो जो मसँग त्यति धेरै नजिक नभए पनि त्यसपछिका दिनमा उसले मलाई साथ दिन थाल्यो तर ऊ पनि त्यही हो जबसम्म मेरो खल्तीमा पैसा छ तबसम्म मात्र मसँग हुन्थ्यो उनीसँग केही बोले म आफै दोषी बन्दै जान थालेँ जसले गर्दा धेरै प्रश्न चिन्हहरू उनले मेरा सामु तेर्स्याउन थालिन् घातमा विश्वासघातमा जीवन जिउन साह्रो रहेछ फाटेको मन सिउन फेरि खुसी लुटी छाडी दियो खुसी लुटी छाडी दियो केवल मात्र फाटेको मन सिउन फेर वर्ष पहिले उनलाई मैले भेट्दा मैले उनीसँग उनको त्यो परिवर्तित व्यवहारको बारेमा सोधे उनी चुपचाप रहिन् उनले मेरो प्रश्नप्रति कुनै चासो देखाउनु उपयुक्त ठानिनन् म एउटा बुङ्गो जस्तो भए जसलाई कसैले पनि कुनै काममा पनि प्रयोगमा ल्याउँदैनन् म पनि अहिले पहिले जस्तो छैन त्यो साथी जसले धन हुँदा मात्र मलाई साथ दिन्थ्यो उसले पनि समय समयमा मलाई भेट्न खोजिरहन्छ तर जब मसँग आफैलाई पाल्नको लागि राम्रो आय छैन भने किन र कसरी मैले उसलाई भेट्न सक्छु चिन्तै चिन्ताले भरिएको मान्छे बन्न पुगेको छु म अहिले जसले गर्दा काममा पनि मन त्यति लाग्दैन र केही गर्न पनि आँट आउँदैन मेरी आमाले त भन्नुहुन्थ्यो मलाई आफूलाई जस्तो जेसुकै परे पनि अरूसँग दुर्व्यवहार कहिल्यै नगर्नु तर विश्वास दिएर त्यो विश्वास आफैले तोड्नेहरूलाई मैले के नै भन्न सक्छु र मैले त्यस्तो दुर्व्यवहार कसैसँग गरे जस्तो पनि लाग्दैन बरु म आफै अरूसँग हुने त्यस्ता दुर्व्यवहारको शिकार बन्न पुगेको छु अहिले आफूले नचाहेर पनि अरूको त म भन्न सक्दिनँ तर उनको त मलाई पूरा पूरा विश्वास थियो मेरो जीवनलाई अगाडि बढाउने एउटा नयाँ बाटो मलाई देखाइदिन्छन् भन्ने त्यो सबै सपना जस्तो भयो जब अन्तिमपल्ट उनको र मेरो भेट भयो जहाँ मैले अनेक बिन्ती गर्दा पनि उनले मलाई कुनै क्षण विश्वास गर्न चाहिनन् किन टाढा भयो मेरी माया छोडेको वेदनालाई मुटुभित्रै साँच्ने छु विगत सम्झे तर्पिएरै जिन्दगी बाँच्ने छु तिम्रो बारे कसैसँग तिम्रो बारे कसैसँग केही गुनासो गर्ने छैन बुझिराख्नु माया भन्दा बुझिराख्नु माया भन्दा धन सम्पत्ति ठुलो होइन किन आज टाढा सयौं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा fair and lovely strength of March आठ तारिक मङ्गलबार राति आठदेखि दस बजेसम्म हिरो होन्डाको मेरो कथा मेरो गीत कसरी टुट्यो मेरो विश्वास मबाट उनको लागि मलाई अचम्म लाग्यो कसैले साथ दिन छोडेको समयमा उनले पनि मेरो विश्वास नगरेकाले मेरो मन भित्रैदेखि दुख्न थाल्यो आखिर यो संसारमा अब मेरो कोनै नै छ र मैले कसलाई विश्वास गर्ने र कसको साथमा हिँड्ने मान्छेहरू सबै जो हेरे पनि उस्तै नै हुन्छन् कसैको निधारमा सही र गलत भनेर लेखेर छुट्याइएको हुँदैन उनीसँग भेट हुन पनि त्यही बाटो बन्द भयो आफ्नो काममा लाग्न थाले बेकारको तनावमा अल्झिरहनुभन्दा काम गर्यो मनको बोझ हल्का हुन्छ आखिर बाँच्नको लागि मात्रै भए पनि कमाउनु त पर्यो त्यसैले काम नै भनेर म अगाडि बढेँ त्यहाँ एक दिन त्यस्तै परि आयो जसले गर्दा म फेरि झस्किएँ उनको सम्झनाले मलाई सायद त्यता तानेको पनि हुन सक्छ यस्तो लाग्यो उनी पनि त्यही छिन् हामीसँगै त्यही काम गर्ने हुलमा तर पहिले भन्दा अहिले फरक उनको सिउँदोमा सिन्दुर देखेँ मैले त्यो सपना रहेछ म यति विघ्न मानसिक रूपमा पीडित हुन थालेछु मलाई नै थाहा छैन त्यसको एक सातापछि उनको बिहे भएकै खबर कसैले मलाई सुनायो तब लाग्यो उनी पनि स्वार्थी भावनाले ग्रसित रहेछन् त्यसैले त उनी धनको पछाडि लागिन् नत्र मनको साथ लागेर अगाडि बढिहाल्थिन् नि मैले उनलाई मात्र होइन जसलाई विश्वास गरेँ उसले यस्तै विश्वासघात गर्यो मेरो जिन्दगीमा साथी बनेर त्यसैले पनि अब त कसैको पनि विश्वास गर्न मन लाग्दैन म एक्लै थिएँ एक्लै छु एक्लै नै सही छु सुमन थपलिया सातो बाटो कसले पैसा बनायो वैसले गर्छन् पैसाको खेती को मोल घट्यो हो पैसाले गर्छन् पैसाको खेती को मोल घट्यो लैला र मजनो मुना र कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सङ्ग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परे मानिसहरू हदैसम्म गिर्दा रहेछन् पैसा बनायो कसले विदाई पानी सपना था पैसाले जल्छ रको सुखको आसमा हो सुखको आसमा अमूल्य माया सधैँसम्म गिर्दा रहेछन् वैसा बनायो कसले तपाईँले जुन भन्नुभयो सुमनजी त्यस्तो नहुन सक्छ मान्छे सबै उस्तै हुँदैनन् फरक हुन्छन् फरक विचार भएका फरक सोच भएका मान्छेहरू तपाईँले भेट्न सक्नुहुन्छ केही मान्छे तपाईँको लागि नराम्रा विचार भएका र नराम्रा सोच भएका र तपाईँलाई दुःख दिने प्रवृत्तिका भेट्नुभयो अरू साथी तपाईँले सहयोगी भेट्न सक्नुहुन्छ त्यसरी विश्वास मारेर नबस्नुहोस् सुमनजीको जस्तै तपाईँको जीवनमा पनि यस्ता तिता मिठा अनुभवहरू धेरै हुन सक्छन् जीवनका उकाली ओह्राली पार गर्ने क्रममा तपाईँले बटुल्नु भएका लेख्नुहोस् न आफ्ना ती अनुभवहरूलाई हाम्रो यो ठेगानामा हिरो होन्डाको मेरो कथा मेरो गीत hits M ninety one point two post box number दुई एक नौ एक दुई काठमाडौँ वा तपाईँले हामीलाई सजिलै इमेल पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो इमेल ठेगाना छ mail at hits FM dot com dot NP mail at hits FM dot com dot NP यो जीवनलाई जसरी बाँच्यो त्यही हो जीवन त्यसैले हामीले यसलाई सधैँ सकारात्मक रूपमा बुझेर मिठो ढङ्गबाट अगाडि बढाउनुपर्छ अर्को भेटसम्मको लागि मनोज केसी विदा हुने अनुमति चाहन्छु समयले साथ दिए हाम्रो भेट अवश्य हुनेछ नमस्कार